dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा संवैधानिक परिषदको बैठक आज बस्दैछ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको निजी सचिवालयका अनुसार परिषदको बैठक आज दिउँसो बस्ने तयारी भएको छ तर बैठकका एजेण्डाका विषयमा भने जानकारी दिइएको छैन स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि बैठक बोलाइएको हो यसअघि एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने सहमति भए पनि पछिल्लो पटक कंग्रेस र एमालेका नेताले त्यसको विरोध गर्दै आएका छन् यसैबीच लोकमान सिंह कार्कीको नियुक्ति प्रक्रियाको विरोध गर्न नागरिक समाजले सिंहदरबारको दक्षिण गेटमा धरनासहितको सभा गर्दैछ नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले मंगिरभित्र चुनाव गराउने गरी वातावरण भइरहेको बताउनु भएको छ त्यसका लागि सरकारले छिटै चुनावको मिति घोषणा गर्ने पनि बताउनुभयो प्रेस युनियन नेपाल नवलपरासी शाखाले आज बिहान गरेको कार्यक्रममा सभापति कोइरलाले सबैले चुनावमा सहभागी हुने वातावरण बन्नेमा आफू ढुक्क भएको समेत उल्लेख गर्नुभयो निर्वाचन गराउनकी लागि वर्तमान सरकार गठन भएकाले यसको विरोध गर्नुको सट्टा चुनाव केन्द्रित भएर लाग्न सबैलाई आग्रह गर्नुभयो चुनावका लागि ऐन संशोधन आवश्यक भएकाले आफू काठमाडौँ फर्किएपछि राजनैतिक दलहरूसँग सहमति गरी एन जारी गर्न सरकारलाई वातावरण बनाइदिने उल्लेख गर्नुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले आफ्नो दलका माग व्यवस्था गरी यथास्थितिमा संविधानसभाको चुनाव गर्न खोजिए चुनाव बहिष्कार गर्ने चेतावनी दिनुभएको छ तेह्रथुमको म्याङलुङमा आज बिहान पत्रकार सम्मेलन गरेर गजरेलले चार दलबीच भएको एघार बुद्धे सहमति र राष्ट्रपतिले जारी गरेको पच्चिस बुद्धे बाधा अड्का फुकाउको खारेजी वर्तमान सरकारको बर्खास्ती र गोलमेच सम्मेलन मार्फत दलहरूको नेतृत्वमा सरकार नबनेसम्म चुनावमा भाग नलिने बताउनु गर्नुभयो यथास्थितिमा चुनाव गर्न खोजिए त्यसलाई असफल पार्न आफूहरू जस्तो सुके मूल्य चुकाउन तयार छौं गजुरेले भन्नुभयो एघार बुधे सहमति र पच्चिस बुधे बाधा फुकाउको खारेजी र वर्तमान सरकारको बर्खास्ती हाम्रो बटम लाइन हो नेकपा एमालेको पोलिट ब्युरो बैठक आज फेरि बस्दैछ पार्टी कार्य बलकोमा बस्ने बैठकमा चुनावी अभियान र पार्टीको आन्तरिक विषयमा पनि छलफल हुनेछ एमाले जेठबाट दुई महिने चुनावी अभियान शुरू गर्न लागेकाले त्यसको तयारीका विषयमा आज छलफल हुने पोलिट ब्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो पन्तका अनुसार कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने विषयमा यसअघि पार्टीले निर्णय गरे पनि सरकार नियुक्तिको प्रक्रियामा लागेकाले त्यसो विषयमा पनि आजको बैठकमा थप छलफल हुनेछ बैठक अहिले बेरमा बस्नेछ नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाको दरले घटाएको छ आजबाट दैनिक आठ घण्टा मात्रै लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ केही दिनदेखि प्राधिकरणले तोकेभन्दा कम समय मात्रै लोडसेडिङ गर्दै आएकोमा आजबाट भने औपचारिक रूपमा नै लोडसेडिङ कम भएको हो नयाँ तालिका अनुसार बिहान चार घण्टा र साँझ चार घण्टा विद्युत कटौती हुनेछ बढी विद्युत चुहाउट हुने स्थानमा भने चुहाउटको दर अनुसार नै थप विद्युत भार कटौती हुने प्राधिकरणको भनाइ छ हिउँ पग्लिएको र भारतबाट नियमित रूपमा विद्युत आपूर्ति भइरहेकाले विद्युत लोडसेडिङ कम गरिएको प्राधिकरणले जनाएको छ अफगानिस्तानमा भएको बम विस्फोटमा परि उत्तर एटलान्टिक सहयोग संगठन नेटोका पाँच सैनिक मारिएका छन् अफगानिस्तानको दक्षिणी क्षेत्रको सड़क किनारामा भएको विस्फोटमा उनीहरू मारिएका छन् अफगानिस्तानमा तैनाथ विदेशी सेनालाई लक्षित गरी बम आक्रमण गराएको भन्दै नेटोले घटनाको निन्दा गरेको छ सन् दुई हजार चौधको अन्त्यका अन्त्यमा अफगानिस्तान छाड्ने तयारीमा रहेको नेटो सैनिकलाई लक्षित गरी यसअघि गराइएको विस्फोटमा दुई अमेरिकी सैनिक मारिएका थिए यता पाकिस्तानमा भएको विस्फोटमा तीनजना मारिएका छन् पाकिस्तानको कराचीमा रहेको दलहरूको मुख्यालयलाई लक्षित गरी गराइएको विस्फोटमा थुप्रै घाइते भएका छन् आगामी साता हुने चुनाव अघि भएका हिंसामा पाकिस्तानमा आठ सय भन्दा बढी मारिसकेका छन् र SSC under nineteen elite cup cricket प्रतियोगितामा कतारलाई हराउँदै नेपाल विजयी बनेको छ कतारले दिएको चौरानब्बे रनको झिनो लक्ष्य नेपाली दस दशमलव पाँच ओभरमा नै भेट्याएको छ र पछिल्लो समयमा उत्कृष्ट लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीम विश्व क्रिकेट लिग डिभिजन दुईमा बढुवा भएको छ गैराती डिभिजन थ्री अन्तर्गत समूह चरणको अन्तिम खेलमा बर्मुण्डाले अमेरिकालाई हराएपछि नेपालको भाग्य खुलेको हो अमेरिका र नेपालको सम्मान छ छ अङ्क भए पनि नेपाल अमेरिकाको भन्दा राम्रो रनरेटको आधारमा डिभिजन दुईमा पुगेको हो गैराती नै नेपालले इटालीमाथि आठ विकेटको जित दर्ता गर्दै रनरेट राम्रो बनाएको थियो डिभिजन तीनको फाइनलमा नेपालले आज युगाण्डा बडुवासँग खेल्नेछ डिभिजन टूमा बडुवा भएसँगै नेपालले दुई हजार पन्ध्रमा आयोजना हुने पचास ओभर विश्वकपको छनौट खेल्न खेल खेल्न पाउने भएको छ सन् दुई हजार चौधमा न्युजिल्यान्डले आयोजना गर्ने छनौट खेलमा डिभिजन तिनका फाइनलिस्ट दुई देशसहित दस देशको सहभागिता रहनेछ दस देशमध्ये पहिलो र दोस्रो हुने देशले अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप क्रिकेट दुई हजार पन्ध्र खेल्न पाउनेछन् हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head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 मल्टी लर्निङ एकाडेमी रे होइन के छ र त्यहाँ त्यस्तो ल सुन तिमी जस्तो इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरमा कमजोर हुनेहरूका लागि यस एकाडेमीले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका विभिन्न कोर्सहरू धमाधम सञ्चालन गरिरहेको छ नि बरु ढिला नगरी आजै गएर आफ्नो सिट सुरक्षित गरिहाल ए त्यसो भए त म आज गएर भर्ना भइहाल्छु अनि मेरा साथीहरूलाई पनि त्यही जान सल्लाह दिन्छु सम्पर्क एटिच्युड मल्टी लर्निङ एकाडेमी खैरहनी चार पर्सा अधिकारी प्लाजा हिमालयन ब्याङ्कको माथि सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अन्ठानब्बे चार त्रिपन्न पैँचालिस शून्य चौध र अन्ठानब्बे शून्य एकहत्तर उनान्सय तिन सय अठासी पुनश्च एसएलसी दिएर आउने विद्यार्थीहरूको लागि विशेष छुटका साथ कक्षा सञ्चालन भइरहेको छ साथै जापानिज कोरियन हिब्रू भाषाका कक्षाहरू अडियो भिजुअलका साथ सिकाइन्छ यसपालि संविधान त अवश्य लेखिन्छ क्यामरेड संविधान लेख्न जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन सुट त लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि लगाइरहे त्यो सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो तलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य छपन्न पाँच एकसठी चार सय त्रिपन्न मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर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 सेन्टरले उपलब्ध गराएको छ साथमा नोकिया सामसुङ कलर्स स्पाइस तथा ब्रान्डेड